सजाउँछु तिमीलाई हृदयमा राख्छु सजाउँछु तिमीलाई हृदयमा राख्छु तिमी हौ खुसीले पागल सरी हुन्छु तिम्रो हाँसोमा म सारा संसार भुलिदिन्छु तिमी भेट्दा खुसी सारा खुसीहरू सुम्पिदिन्छु तिमीलाई अङ्गालोमा बाँधिरहेछु सधैँ सधैँलाई मेरा सारा खुसी कहिले यो साथ जनम जनम ओ तिमीलाई आँखामा सजाउँछु आँखामा सजाउँछु हृदयमा राख्छु तिमीलाई आँखामा सजाउँछु सम्झाउँछु हृदयमा राख्छु तिमीलाई आँखामा सम्झाउँछु हृदयमा राख्छु तिमीलाई